हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन होला हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको हे गाइस सलाम नमस्ते प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामी उपस्थित भइसकेका छौँ टेक्निसियन पार्टबाट मित्र राज अनि तपाईँकै आफ्नै साथी सुभाष प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामी तपाईँसँग जस्ट इन्जोय गर्छौँ जस्ट रमाइलो गर्छौँ तपाईँलाई पनि यदि आउन मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडसम्म आउन सक्नुहुन्छ अनि इन्जोय गर्न सक्नुहुन्छ आज भने हामी तपाईँसँग तपाईँका प्रतिभाहरू के छन् हामी सुन्छौँ पनि तपाईँका तपाईँमा भएका प्रतिभाहरू तपाईँलाई गाउन आउँछ गीत गाउन आउँछ अथवा कुनै क्यारिकेचर गर्न आउँछ कुनै जोक्स फन्न आउँछ डट डट डट तपाईँलाई के आउँछ तपाईँले चाहिँ आफ्नो प्रतिभा राख्न सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा आएर मैले भनिराखेको छु तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ र तपाईँ यतिखेर जस्ट फर इन्जोयको यो एपिसोडलाई दुईवटा माध्यमद्वारा सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँले चाहिँ लगइन गरेर सुन्न सक्नुहुन्छ जस्ट फर इन्जोयको यो एपिसोडको प्रोग्रामलाई चाहिँ र हामी रमाइला रमाइला सङ्घहरूले पनि जस्ट इन्जोय गराउनेछौँ तपाईँलाई यहाँनिर मैले भनिराखेको छु शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खोलेर राखेका छौँ यतिखेर पनि एउटा रमाइलोसँग हामी तपाईँको माझ राख्नुपर्छ मेरो मन माग तन माग होइन तपाईँको लागि यो रमाइलोसँग प्ले आउट गर्दैछौँ के तिमी मन माग मन माग मन दिन्छु तिमी ज्यान माग ज्यान माग ज्यान दिन्छु प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामीले यो रमाइलो सङ्ग तपाईँको माझमा प्ले आउट गरिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा तपाईँलाई पनि यदि आउन मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो हामीले खुला राखेका छौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा अनि हामीसँग रमाइला रमाइला कुराकानीका साथमा तपाईँको आफ्ना प्रतिभाहरू राख्न सक्नुहुन्छ तपाईँ आउँदै गर्नुहोस् यतिखेर भने अर्को एउटा सङ्घलाई पनि हामी तपाईँको माझमा राख्नुपर्छ आज हामी अलिकति तपाईँलाई चाहिँ यही सङ्घहरूले चाहिँ एकदमै मनोरञ्जन दिलाउने सोच बनाएर पनि आएका छौँ यतिखेर भने यो रमाइलो सङ्घ राजको चोइसको सङ्घ तपाईँको लागि केही चोरी भो चोरी भो केही चोरी भो यो छोरीको जुवान चोरी भो <laughs> कहिलेकाहीँ चोरी हुन्छ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा छौँ हामी तपाईँसँग जस्ट इन्जोय गर्नको लागि उपस्थित भइराखेका छौँ टेक्निसियन पार्टबाट मित्र राज अनि तपाईँकै आफ्नै आर्जै सुभाष छु तपाईँसँगै रमाइलो कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ र हामी तपाईँलाई चाहिँ आज धेरै धेरैभन्दा धेरै रमाइला रमाइला सङ्घहरू प्लेट प्ले आउट गर्ने सोच बनाएर पनि आइराखेका छौँ यदि तपाईँलाई पनि आउन मन लागेको छ अनि आफ्नो प्रतिभा राख्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा हामीले दुईवटा बाटो खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा अनि जस्ट इन्जोय गर्न सक्नुहुन्छ यतिखेर पनि अर्को सङ्घलाई पनि हामी तपाईँको माझमा राख्नुपर्छ तपाईँबाट प्ले आउट गरिसकेका छन् र आजले यो रमाइलोसँग तपाईँको लागि हामी यतिखेर प्ले आउट गर्दैछौँ तपाईँ फोन डायल गर्दै गर्नुहोस् चाला जवानी मई सुखे सगाला अनुहार न दनुवार राम रिजु भन्छे आफूलाई कलेज कि हिरोइन ठान्छे यो केटीको न चाला रे जवानी मई सुखे सगाला अनुहार न दनुवार राम रिजु भन्छे आफूलाई कलेज कि हिरोइन ठान्छे गति तिमी जस्ती केटी कति देख्यौँ कति तिमी जस्ती केटी कलेजकी केटी मजे मध्ये सबैभन्दा जेठी कलेजकी केटी मजे मध्ये सबैभन्दा जेठी ए मेरी दिदी ए मेरी आन्टी हाय हाय दिदी हाय हाय आन्टी न जाला जवानी मई सुके छ गाला अनुहार न तनुबार राम्री छु भन्छे आफूलाई कलेजकी हिरोइन ठान्छे कति घमंड छ यसको कति घमंड छ यसको फुर्ती हेर साथी इसको रूप वर्णन करा आओ साथी इसको रूप वर्णन करा बुच्चा जस्तो आँखा छ टुगा जस्तो नाक छ झाँक्री जस्तो केस छ गैला जस्तो कम्बर छ बाँस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 हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको ओके यो छोटो व्यापारिक विश्राम पछि फेरि पनि प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामी उपस्थित भइसकेका छौँ टेक्निसियन पहरबाट मित्र राजनी तपाईँकै आफ्नै साथी सुभाष तपाईँसँगै छौँ यदि तपाईँलाई पनि आउन मन लागेको छ अनि जस्ट इन्जोय गर्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा हामी तपाईँसँग कुराकानी गर्छौँ जस्ट इन्जोय गर्छौँ र आज हामी तपाईँसँग कुराकानी गर्नुभन्दा पनि बढी तपाईँलाई चाहिँ रमाइला रमाइला सङ्घहरूले चाहिँ मनोरञ्जन दिइराखेका छौँ र यतिखेर अर्को सङ्घलाई पनि हामी तपाईँको माझमा प्ले आउट गर्नुपर्छ तपाईँबाट प्ले आउट गरिसकेका छौँ यो रमाइलो सङ्घ हामी तपाईँको लागि राख्दैछौँ लौ लौ आए लिल्लीलाई देखेर लैले ए लौ लौ आए लई मिठो बोली माया को बाई बाई स्वर्ग की परी धरती मझरी लुटपुट कर दइयो मन चोरी करके नजर ले लट्ठे बनाऊचे मीठो बोली ले मक्के कराऊचे लई लई भरी लई never to think, to think, think, think that I would have really, really, really realized. Okay लो आयो आयो आयो हामी प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा छौँ तपाईँसँग जस्ट इन्जोय गरिराखेका छौँ हामी र आज तपाईँलाई चाहिँ रमाइला रमाइला सङ्घहरूले चाहिँ मनोरञ्जन दिलाइराखेका छौँ हामी अब प्रोग्रामको हामी अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ के गर्नुहुन्छ तपाईँलाई चाहिँ अझै पनि रमाइलो गराउन मन थियो रमाइला सङ्घहरू बजाउन मन थियो तर समयले चाहिँ हामीलाई नेटवर्क काटिसकेछ समयलाई पनि हामीले याद गराउनुपर्छ गर्नुपर्छ पनि यति जेलसम्म ज जसले इन्टरनेट अनलाइनबाट अथवा प्रत्यक्ष हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि साथ दिने राजलाई पनि धेरै धेरै थ्याङ्क्स भन्न चाहन्छौँ र यो रमाइलोसँग तपाईँको माझमा प्ले आउट गर्दै तपाईँको आफ्नै आर्जी शुभ अष्टकाल पनि बिदा हुन चाहन्छु नमस्ते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 उनासत्तरी एक सय चालिस प्रोपाइटर सुजन खनाल मुकुन्द खनाल यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनका बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बनिदिउँ क्या अरे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एकमात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नभने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरि गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे